वातावरण बन्ने भन्दै यसलाई संशोधन वा फेरबदलतिर नलाग्न सरकारलाई सुझाव दिएको गरेको हो आज बिहान मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास पालवाटारमा मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी र एमाले अध्यक्ष जननाथ खनाल लगायतका नेताहरूबीच भएको छलफलमा एमाले सहमति विपरीत नजान सुझाव दिएको हो यसअघि भएका सहमति विपरीतका गतिविधिले चुनावलाई फेरि अनिश्चित पार्ने एमालेको दावी थियो संविधान सभामा समानुपातिक शेर संख्या दुई सय चालिस र न्यूनतम मतको सीमा एक प्रतिशतबाट कुनै पनि अवस्थामा नजान सरकारलाई एमाले सुझाएको छ विगतको सभा ठूलो भएकोमा जनताले आलोचना गरेकाले पुनः छ सय एक जनाको संविधानमा मान्न नस संविधान सभा मान्न नसकिने एमालेको प्रस्तुति छ समानुपातिक शीर संख्या थोरै भएको भन्दै महिला तथा अधिकार कर्मी र जनजाति नेताहरूले आलोचना गरिरहेका बेला एमाले अडिक रहन सहमतिमा अडिग रहन सरकारलाई सुझाव दिएको हो छलफलमा निर्वाचन कानूनमा विवादित विषयलाई टुङ्ग्याएर निर्वाचनको मिति घोषणा गर्न आफूहरूले सरकारलाई सुझाव दिएको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो प्राविधिक र यी कानुनी जटिलताहरूलाई नफुकाइकन मिति तोकेर मात्रै त निर्वाचन हुने होइन निर्वाचन हुनु भनेको चाहिँ निर्वाचनका समग्र तयारीका कुरा हुन् मिति तोक्नु मात्रै आफ्नो निर्वाचन हुँदैन त्यसैले यी समग्र कुरालाई पहिला सल्ट्याउँ यी सम्पूर्ण कुरा सल्ट्याउने बित्तिकै मिति तोक्ने कुराहरूमा अविलम्ब गर्नुपर्ने हुन्छ अविलम्ब मिति तोक्ने कुरामा नेकपा एमाले त्यसको पक्षमा छ तर मिति तोक्नुभन्दा अगाडि यी चिजहरू नसल्टिकन मृत्युको अर्थ हुँदैन सरकारले चुनावको मिति घोषणा गर्न दलहरूसँगको छलफललाई तीव्रता दिइरहेका बेला एमाले सहमति पछि मात्रै मिति घोषणा गर्नुपर्ने विचार राखेको हो यस्तै आगामी जेठ दुई गते बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठक अघि असन्तुष्ट दलहरूसँग छलफल गर्ने र चुनावको मिति तोक्नुपर्ने एमालेको भनाइ थियो भेटमा मन्त्री परिषद अध्यक्ष रेग्मीले चुनावी वातावरण बनाउन सहयोग गर्न एमाले नेताहरूसँग आग्रह गर्नु भएको थियो सरकारले यसअघि हिजो नेपाली कंग्रेसका नेताहरूसँग छलफल गरेको थियो ¡Suscríbete मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई मतदाता नामावली संकलन प्रक्रियालाई तीव्र बनाउन आग्रह गर्नु भएको छ रेग्मीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा निर्वाचनको मिति तोक्न आफूलाई दबाव परिरहेकाले निर्वाचन गराउन आवश्यक तयारी छिटो सम्पन्न गर्न आग्रह गर्नु भएको हो भेटमा संविधानसभा सदस्य निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका विभिन्न प्रावधानप्रति दलहरूले दिएका सुझावलाई सम्बोधन गर्ने उपायका बारेमा छलफल भएको थियो साथै निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो मुख्य सचिव लोकपाल सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त गरिएको विरोधमा नेकपा माओवादी सहितका तेत्तीस दलहरूले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय दुई घण्टा घेराउ गरेका छन् कार्की नियुक्तिको विरोधमा आन्दोलनरत तेत्तीस दलले बिहान नौदेखि एघार बजेसम्म आयोग कार्यालय घेराउ गरेका हुन् तेत्तीस दलले आन्दोलन बैसठी त्रिसठीका दोषी कार्कीलाई विदेशीको इसारामा अख्तियारमा नियुक्ति गरेको भन्दै नियुक्ति खारेजी गर्नुपर्ने माग गर्दै आएका छन् पच्चिस बुधे बाधा अड्काउ फुकाउ तथा चुनावी मन्त्री परिषद खारेजीको माग गर्दै आन्दोलनरत तेत्तीस दलले आफ्ना माग पूरा नभएसम्म चुनावको विषयमा कुरा गर्नुको औचित्य नभएको बताउँदै आएका छन् निशर्त वार्तामा आउन सरकारले गरेको आग्रहलाई व्यवस्था गर्दै तेत्तीस दलले आन्दोलन थप चर्काएका हुन् तेत्तीस दलको घेराउलाई मध्यनजर गर्दै आयोग आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकार र चार दलीय संयन्त्रसँग वार्ता नगर्ने अडान दोहोर्याउनु भएको छ सरकारले आन्दोलनरत दलहरूलाई वार्तामा बोलाए लगत्तै धनगढीमा आज क्रान्तिकारी पत्रकार संघको कार्यक्रममा वैद्यले चार दलीय सिन्डिकेटको अन्त्य नभएसम्म वार्ताको औचित्य नभएको प्रश्न पार्नुभयो अध्यक्ष वैद्यले यथास्थितिमा निर्वाचनमा नजाने बताउँदै आन्दोलनबाट मात्र देशले निकास पाउने दावी गर्नुभयो वर्तमान सरकार विदेशीको इसारामा चलेका कारण बाह्य हस्तक्षेपका विरूद्ध एकजुट हुन वैद्यले सबैलाई आग्रह गर्नुभयो मृगौला तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ गत शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो मृगौला तस्करीको आरोपमा पक्राउ पर्नेमा मीना दर्जी कृष्ण बहादुर दर्जी सचिन महर्जन सानुलाल महर्जन कुमार अधिकारी सुमन श्रेष्ठ राजन दर्जी र विनोद ढकाल रहेका छन् प्रहरीले उनीहरूको साथबाट नक्कली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 स्पष्ट पार्नुभयो आफूहरू छिट्टै निर्वाचन आयोगमा दल दर्ता गर्ने उहाँले जानकारी समेत दिनुभयो नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा शान्ति र लोकतन्त्रको स्थायित्व कायम हुन नसकेका कारण विकासले गति लिन नसकेको बताउनु भएको छ सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईले सदरमुकाम चौतारामा गरेको सभामा सभापति कोइरालाले गरिबी अन्त्यका लागि राजनीतिक स्थायित्व अनिवार्य शर्त रहेको बताउनुभयो नेपालीले जन्मदै ऋणको भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि निम्न आयस्तर भएका जनताको स्तर उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो सभामा बोल्ने अधिकांश वक्ताहरूले लोकतान्त्रिक संविधान निर्माणका लागि अबको संविधान सभा चुनावमा काङ्ग्रेसलाई जिताउनै पर्ने बताएका छन् संविधान सभा चुनावको माहौल बन्दै जाँदा काङ्ग्रेसले सिन्धुपाल्चोकमा आज सभा गरेको हो चुनावी सरकारलाई सहयोग गर्न र राजनैतिक विवाद मिलाउन भन्दै गठन गरिएको चार दलीय उच्च स्तरीय राजनैतिक समितिको संयोजकमा आजदेखि कंग्रेस सभापति सुशील कोइरालाको अवधि सकिएको छ पालेपालो नेतृत्व गर्ने सहमति अनुसार कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि समितिको नेतृत्व गर्नु भएको थियो अब समितिको नेतृत्व नेकपा एमाले गर्नेछ समितिमा प्रचण्ड र कोइरालाले दुई कार्य अवधि पूरा गरे पनि दलहरूबीच जारी विवाद यथावत नै रहेको छ यस्तै चुनावको मिति नीति घोषणाको विषय पनि अझै अन्यलमा नै रहँदै आएको छ समस्या समाधानका लागि भन्दै समिति गठन गरिएको भए पनि समितिका काम कारवाही एकपछि अर्को गर्दै विवादमा तानिँदै आएका छन् पछिल्लो समय अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्ति गरेपछि समिति निकै आलोचित बनेको छ नेपाली काङ्ग्रेस आबद्ध नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र काठमाडौँ जिल्ला समितिको अध्यक्षमा पुनः गणेश भट्टराई निर्वाचित हुनुभएको छ तीन दिनसम्म सञ्चालन भएको अधिवेशनले चार वर्षका लागि उपाध्यक्षमा आनन्द कुमार केसी महिला उपाध्यक्षमा अनु शर्मा अनौपचारिक उपाध्यक्षमा लक्ष्मण थापा सचिवमा कृष्ण प्रसाद वास्तोलालाई चयन गरेको छ त्यस्तै सहसचिवमा राजकुमार बानिया र कोषाध्यक्षमा भीमप्रसाद अधिकारी चयन हुनुभएको छ यसै अधिवेशनले खुमराज आचार्य अनिल कुमार झा विभू सिंह थापा सुमन पुन सन्दीप बराल प्रमोद नेपाल हुमाकान्त भूषाल सोमराज केरुङ शर्मिला पण्डित छेत्री मिना पाण्डे र तारा भण्डारी सहित बीस सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्रको यही वैशाख अठाइस गते सुरु भएको जिल्ला समितिहरूको अधिवेशन अधिकांश जिल्लाहरूमा सम्पन्न भएको छ भक्तपुर उदयपुर धादिङ लगायतका केही जिल्लाहरूमा बाहेक अन्य जिल्लाहरूमा अधिवेशन सम्पन्न भएको हो प्रतिनिधि छनौट र मतदान प्रक्रियामा भएको विवादले केही जिल्लाहरूमा भने अधिवेशन स्थगित भएको र स्थगित भएका अधिवेशनहरू यसै हप्ताभित्र सम्पन्न हुने केन्द्रीय सदस्य सूर्य नेपालले जानकारी दिनुभयो बारा पर्सा मोरङ सुनसरी झापा लगायतका धेरै सदस्यहरू रहेका जिल्लाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिए पनि सभा लगायतका थोरै सदस्य रहेका जिल्लाहरूमा भने निर्वाचन भएको थियो गृह सचिव नवीन घिमिरेले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन बारा र पर्सा जिल्लाका सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ आज वीरगंजमा बारा पर्सा जिल्लाका अधिकारी नेपाल प्रहरी प्रमुख सशस्त्र प्रहरी अनुसन्धान अधिकृतका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै उहाँले सीमा क्षेत्रबाट हुने अपराधिक न्यूनीकरणका लागि छिमेकी मुलुकका सुरक्षा अङ्गसँग समन्वय गरी अगाडि बढ्न पनि सुझाव दिनुभयो उहाँले आजै वीरगंजको इनरुवामा निर्माण गर्न लागि प्रहरी भवनको निरीक्षण गर्नुहुँदै भवन निर्माणका लागि गृह मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव राजुमान सिंह मल्लले महिला हिंसा न्यूनीकरणका लागि सरकार संवेदनशील र प्रतिबद्ध रहेको बताउनु भएको छ प्रधानमन्त्री कार्यालयको लैङ्गिक सशक्तिकरण समन्वय इकाइ र कोसिस नेपालले आज राजधानीमा गरेको अन्तर्क्रियामा उहाँले यस्तो बताउनु भएको हो महिला तथा बालबालिका विरूद्धको मानसिक हिंसा रोकथाम संरक्षण उपचार र पुनर्स्थापना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सचिव मल्लले महिला हिंसाको प्रारम्भिक रूप मानसिक हिंसा भएको भन्दै यसतर्फ सरकारवाला निकायहरू सचेत हुनुपर्ने समेत बताउनु महिलामा हुने मानसिक हिंसा रोक्नका लागि समाज सरकारवाला निकाय र राज्य पक्षको समन्वय समन्वयकारी भूमिका अत्यन्त आवश्यक भएकोमा सहभागीहरूले जोड दिएका थिए सदस्यता वितरणका क्रममा आस्थाको आधारमा भेदभाव गरेको भन्दै नेपाल प्रियस युनियन चितवनले नेपाल पत्रकार महासंघ चितवन शाखाप्रति असन्तुष्टि जनाएको छ युनियनको आज बसेको कार्य समिति बैठकले पत्रकार महासंघको सदस्यता वितरण पारदर्शी रूपबाट अगाडि बढाउन पनि माग गरेको छ जिल्ला अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा आज बसेको बैठकले आफ्ना माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने निर्णय समेत गरेको युनियनका जिल्ला सचिव पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो विश्व खाद्य कार्यक्रमको सहयोगमा जाजरकोटमा सञ्चालित एक कार्यक्रममा बालबालिकालाई भरियाको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बालबालिकाहरूलाई भरियाका रूपमा प्रयोग गर्ने गरिएको हो कार्यक्रम अन्तर्गत खलङ्गा पाँच काटिया पैङ्क मोटर बाटो निर्माणमा विश्व खाद्यद्वारा वितरित चामल र दाल बोक्नका लागि बालबालिकाहरूले भरिएका भरियाका रूपमा काम गरिरहेका छन् गरिबीका कारण बालबालिकाहरू भारी बोक्नुका साथै बाटो खन्ने काममा समेत संलग्न हुने गरेको स्थानीय प्रतिमा आरसीले बताउनुभयो सडक खण्ड अन्तर्गत तीन किलोमिटर सडक खन्नका लागि विश्व खाद्य कार्यक्रमले चालू आर्थिक वर्षमा आठ सय उनसत्तरी क्विन्टल चामल र एक सय आठ क्विन्टल दाल सहयोग गरेको जाजरकोटबाट सहकर्मी वीरबहादुर गिरीले जनाएका छन् पर्साको वीरगंज पथलैया औद्योगिक करिडोरलाई बन्दमुक्त क्षेत्र घोषणा गरिएको छ मुलुककै सबैभन्दा ठूलो औद्योगिक करिडोरको रूपमा स्थापित वीरगंज पथलैया औद्योगिक करिडोरको उद्योग प्रतिष्ठानहरू निर्वाध रूपमा सञ्चालन गर्न र रोजगारदाता र श्रमिक बीचको सम्बन्धलाई राम्रो गर्ने उद्देश्यका साथ वीरगंज उद्योग वाणिज्य संघ र विभिन्न सातवटा ट्रेड युनियनहरू बीच आज वीरगंजमा नेपाल सरकारका गृह सचिव नवीन कुमार घिमिरे श्रम विभागका महानिर्देशक कृष्णहरि पुष्करको विशेष उपस्थितिमा उन्नाइस बुधे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ कास्कीको लेखनाथ नगरपालिका स्थित गगनगौडामा बसन्त श्रेष्ठको पोल्ट्री फार्ममा बर्ड फ्लू भेटिएको छ श्रेष्ठको फर्ममा बर्ड फ्लू भेटिएपछि फर्ममा रहेका पाँच सय कुखुरा नष्ट गरिएको छ तीन महिना अगाडि पनि पोखराको विभिन्न ठाउँमा बर्ड फ्लू भेटिएको थियो दाङमा बयालिसवटा विद्यालयले अवैध रूपमा पुस्तक खरिद गरेको खुलासा भएको छ सरकारी नियम अनुसार जनक शिक्षा सामग्रीबाट नै पुस्तक खरिद गर्नुपर्नेमा रजेना स्रोत केन्द्रबाट अडतिस सहित बयालिसवटा विद्यालयले निजी प्रकाशन संस्थाका पुस्तक खरिद गरेका हुन् साझा प्रकाशनको पुस्तक खरिद गर्दा विद्यालयले नौ प्रतिशत कमिसन प्राप्त गर्छन् भने निजी प्रकाशनका पुस्तक खरिद गर्दा पैतिसदेखि चालिस प्रतिशतसम्म कमिसन प्राप्त गर्ने बताइएको छ कक्षा एघार र बाह्रको परीक्षामा सरकारले मोबाइल फोन निषेध गरेको भए पनि सर्लाहीको अधिकांश परीक्षा केन्द्रमा खुलेआम मोबाइल फोन प्रयोग भएको पाइएको छ आज सुरु भएको कक्षा एघारको परीक्षामा मोबाइल फोन फोनको व्यापक प्रयोग भएको पाइएको हो यसअघि सञ्चालित कक्षा बाह्रको परीक्षामा पनि मोबाइल फोनको व्यापक प्रयोग भएको स्वयं विद्यार्थीहरूले नै बताएका थिए मोबाइल फोनको प्रयोग भइरहेको जानकारीका आधारमा समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई परीक्षा केन्द्रभित्र प्रवेश गर्न नदिए पनि केन्द्र बाहिरबाट परीक्षार्थीका आफन्तले एसएमएस मार्फत परीक्षार्थीलाई चिट चोराइरहेका थिए सर्लाहीमा बाह्रवटा परीक्षा केन्द्र तोकिएको रेडियो एकता सर्लाहीबाट सुरेश बिडारीले खबर पठाएका छन् रौतहटको चन्द्रनिगाहपुरमा बरामद गरिएको गैडाको खाग्रा पक्राउ परेका व्यक्तिलाई आज जिल्ला वन कार्यालय रौतहटमा बुझाइएको छ अस्ति आइतबार राति केन्द्रीय अपराध अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले रौतहटका वीरेन्द्र यादवलाई खाग सहित पक्राउ गरेको थियो चन्द्रनिघापुरमा रहेको सुदर्शन होटलमा कोठा लिएर बसेका यादवको साथबाट एक थान गैंडाको खाक बरामद भएको थियो पक्राउ परेका यादवले रौतहट र रङ्गपुर गाविसका मनोज तिताले आफूलाई झोला राख्न दिएको बताएका छन् पक्राउ परेका व्यक्तिलाई वन ऐन दुई हजार उनपचास अनुसार अनुसन्धान गरी कारवाही गरिने जिल्ला वन कार्यालय रौतहटका प्रमुख नन्दलाल यादवले जानकारी दिनुभयो नवलपरासीमा अनुमति बिना सञ्चालन भएका विद्यालयहरूलाई कारवाही नभएको भन्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले जिल्लाका शैक्षिक संस्थाहरू आज बन्द गराएको छ बन्दका कारण निजी विद्यालयहरूको पठन पाठन ठप्प भएको छ अनुमति बिना सञ्चालन भएका विद्यालयलाई कारवाही गर्न पटक पटक माग गर्दा पनि सुनवाई नभएको भन्दै विद्यालय बन्द गरिएको अखिल क्रान्तिकारीले जनाएको छ नवलपरासीमा चौसठीवटा विद्यालय अनुमति बिना सञ्चालनमा रहेका छन् कैलाली जिल्लाको सबैभन्दा पुरानो बौनिया प्रहरी चौकीलाई क वर्गको इलाका प्रहरी कार्यालय बनाउन राजनैतिक दललाई स्थानीय व्यापारीहरूले माग गरेका छन् कैलाली जिल्लाको सुरक्षा व्यवस्था र प्रहरी चौकीको भौतिक अवस्था अवलोकनका लागि केन्द्रबाट गएका प्रहरी अतिरिक्त अतिरिक्त निरीक्षक निरज सिंहसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् जवाफमा सिंहले छिटै इलाका प्रहरी कार्यालय बनाउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ दुई सालमा स्थापना भएको बौनिया प्रहरी चौकीले एकसठी हजार जनतालाई सुरक्षा दिइरहेको भए पनि अहिलेसम्म स्तर वृद्धि नभएको स्थानीयको भनाइ छ चितवनमा मादक पदार्थ सेवन मापसे छड्के जाँच अभियान प्रभावकारी बन्दै गएको छ छड्के जाँचले गर्दा दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका चित कार्यालय चितवनका प्रहरी निरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो प्युठान जिल्लामा गरिब परिचय पत्र वितरण अन्तर्गत पहिलो चरणमा जेठ मसान्तसम्ममा तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य लिएको छ नेपाल सरकारको गरिबीमुखी मुखी कार्यक्रम गरिबसम्म नपुगेको र गरिबभन्दा अन्यले गरिबको नाममा आएका सुविधा लिने गरेको भन्दै परिचय पत्र वितरण शुरू गरिएको गरीब परिचय पत्र वितरण जिल्ला सचिव सचिवालय संयोजक तथा स्थानीय विकास अधिकारी भगवान अर्याले जानकारी दिनुभयो यसैबीच जिल्लामा शुरू हुन लागेको गरीब परिचय पत्र वितरणका बारेमा आज जिल्ला स्थित सरोकारवालाहरूलाई जानकारी दिएको छ जिल्ला विकास समिति प्युठानमा सम्पन्न भएको सरोकारवालाहरूको बैठकमा स्थानीय विकास अधिकारी तथा जिल्ला संयोजक अरियालले सहभागीहरूलाई परिचय पत्र वितरणका बारेमा जानकारी गराउनु भएको रेडियो माण्डवी प्युठानबाट सहकर्मी सिटी पोखरेलले जनाएका छन् जुम्ला जिल्लामा शिक्षक सेवा आयोगको परीक्षा नजिकिँदै गर्दा अधिकांश विद्यालयको पठन पाठनमा अवरोध आउन थालेको छ विशेष गरी पिछडिएका जिल्लाका शिक्षक शिक्षिकाले मुलुकभरिका जिल्ला शिक्षा कार्यालयबाट खुल्ला तथा आरक्षण कोटाबाट फारम भरेकाले परीक्षाका लागि उनीहरू बाहिरिँदा समस्या भएको हो शिक्षक शिक्षिका नहुँदा केही विद्यालय बन्दै समेत भएको छ हाल जुम्ला जिल्लामा एक सय त्रिसठी विद्यालयमा विद्यार्थीको पठन पाठन कार्य अन्यलग्रस्त अवस्थामा रहेको छ बागलुङ नगरपालिकामा डेढ महिनादेखि कार्यकारी अधिकृत नभएपछि विकास आयोजनाको काम प्रभावित भएको छ गत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 बारेमा थाहा हुन सकेको छैन रखाइन प्रान्त स्थित पङ्तुवा सहर नजिक डुङ्गा डुबेपछि संयुक्त राष्ट्र संघले आपतकालीन उद्धारका लागि आग्रह गरेको छ स्थानीय बौद्ध समुदायसँग केही समय अघि भएको द्वन्दमा विस्थापित भई शिविरमा बस्दै आएका व्यक्तिहरू डुङ्गामा रहेको हुन सक्ने बीबीसी अनलाइनले जनाएको छ लिबियाको बेनगाजी शहरमा भएको कार बम विस्फोटमा तेह्रजनाको मृत्यु भएको छ विस्फोटबाट चालिसजना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् बेनगाजी शहरमा रहेको अल जाला अस्पताल नजिकै विस्फोट भएको हो विस्फोटबाट अस्पताल नजिकै रहेका रेस्टुरेन्टका साथै अन्य भवनहरू क्षतिग्रस्त भएका छन् विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा प्रश्न नभएको अधिकारीहरूले बताएका छन् घटना लगत्तै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ सिरियाको विषयमा रुसी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच वार्ता हुने भएको छ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका बीच सिरियामा जारी हिंसाको विषयमा आज छलफल हुने भएको हो रुसको राजधानी मस्कोमा हुने छलफलमा सहभागी हुन इजरायली प्रधानमन्त्री नेतान्याहु अहिले त्यसतर्फ जाँदै हुनुहुन्छ यसअघि गत हप्ता पनि अमेरिकी विदेश मन्त्री र बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन तथा अमेरिकी विदेश मन्त्री र रुसी राष्ट्रपति बीच छलफल भइसकेको छ आजको छलफलपछि संयुक्त राष्ट्र संघका महासचिव बानकी मोन पनि आगामी हप्ता रुसको भ्रमणमा जाने तय भएको छ राष्ट्रिय खबरमा अब खेल खबर Indian Premier League IPL cricket अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले किङ्स इलेभेन पञ्जाबलाई एक सय पचहत्तर रनको लक्ष्य दिएको छ टस हारेर ब्याटिङका लागि निम्तो पाएको बेङ्गलोरले निर्धारित ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय चौरात्तर रन बनाएको हो बेङ्गलोरका लागि ग्रिस गेलले सर्वाधिक सतहत्तर रनको योगदान दिएका थिए त्यस्तै विराट कोहलीले अन्ठाउन्न चैतेश्वर पुजराले उन्नाइस र लोकेश रावले आठ रन बनाएका थिए एक सय पचहत्तर रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको किङ्स इलेभेन पञ्जाबले यो समाचार समाचार तयार पार्दासम्म एक विकेटको क्षतिमा दुई दशमलव चार ओभर खेल्दै चौबिस रन बनाएको छ जारी प्रतियोगितामा बेङ्गलोर सोह्र अङ्कसहित चौथो स्थानमा छ भने पञ्जाब सातौं स्थानमा रहेको छ यसै गरी आज बीस अङ्क जोडेको चेन्नई अहिले दोस्रो स्थानमा छ भने दिल्ली आठौं स्थानमा छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एक पटक दलहरू बीच भएको एघार बुधे सहमति विपरीत नजान सरकारलाई एमालेको सुझाव न्यूनतम मतको सीमा र संविधान सभा सदस्य संख्या थप थपघट गर्न आग्रह मृगौला तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेका आठजना काभ्रेमा सार्वजनिक द्वन्दकालमा जागिर छाडेका सेना प्रहरीद्वारा संविधान सभा चुनाव लड्ने घोषणा नेपालमा सड़क दुर्घटनामा प्रत्येक वर्ष दुई हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक विश्व खाद्य कार्यक्रमद्वारा जाजरकोटमा सञ्चालित विकास जलाशय कार्यक्रममा बाल भरिया प्रयोग गर्ने गरेको खुलासा म्यानमारमा दुई सय जना सवार डुङ्गा समुद्रमा बेपत्ता लिबियाको बेनगाजी सहरमा भएको बम आक्रमणमा तेह्र जनाको मृत्यु र आइपिएल क्रिकेटमा अहिले बेङ्गलोर र पन्जाब भिड्दै दोस्रो खेलमा चेन्नई र दिल्ली भिड्ने नेपालवाणी नेटवर्कबाट साँझ छ बजे प्रसारण भइरहेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र सुमन भट्टराई विदा भयौ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट मन पछि मन पछि होइन के मन परेपछि के हुनु नि टाढी चोकबाट हाई स्कुल जाने रोडमा रहेको मौला कालीका चाँदी पसलको राम्रा राम्रा गहना मन परेपछि नि हजुर हामी कहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना विभिन्न राशिका पत्थरहरूको व्यवस्था साथै नयाँ पुराना गहना साटी खरिद बिक्री पनि गरिन्छ सम्पर्क मौल कालिका सुन चाँदी पसल टाढी चोकबाट हाई स्कुल जाने रोड मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न असी एक सय बाह्र र अन्ठानब्बे चार साठी पैतिस एक सय बयासी प्रोपराइटर आशिष खड्का र तारा खड्का के हो हजुर त महिने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लपकुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तेइस चार सय उनान्से अन्ठानब्बे शून्य उनातिस शून्य शून्य शून्य शून्य नौ प्रोपराइटर निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्लफ्रेन्ड चाहिँ चेन्ज नगर्नुहोस् नि वाओ हेर न दीपक आज बिहेको दिन रिक्सन त क्या ह्यान्डसम देखिएको छ के को कमाल हो यो किन ह्यान्डसम नहुनु त आखिर उसले लगाएको सुट नेपाली टेलर्सको कमाल न हो हाम्रा विशेषताहरू चालिस वर्ष पुरानो हाल नयाँ व्यवस्थापनका साथ सम्पूर्ण प्रकारका कपडाका आइटमहरू पाइने लबेदा दौरा सुरुवाल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 इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क restore sun solar and suppliers भैराचोक चैनपुर एक चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस पुनश्च हामी कहाँ डिस होम पनि पाइन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यस अर्पण स्थानीय समाचारको साथमा